सतासी पुरानो स्वयं पाठशाले माओवादी अध्यक्ष प्रचण्ड भारतीय नेताहरूसँगको भेटघाटमा व्यस्त संविधान सभाको निर्वाचनका लागि सबै खाले सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार मेननको आश्वासन सरकार निश्चित काम पूरा गर्न करारमा नियुक्त भएको अर्थमन्त्री कोइरलाको भनाई अनुदान रकम बढाउन एसियाली विकास बैंकसँग कोइरलाको आग्रह चितवनको विकट गाविस कुराकबाट एकीकृत घुम्ती शिविर सुरु जुसमा लेदो भेटिएपछि नागरिक सरकार मञ्चद्वारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानकर्षण सिरियाका प्रधानमन्त्रीलाई लक्षित गर्दै कार बम विस्फोट प्रधानमन्त्री बने सकुशल पाकिस्तानको पेसावरमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा अर्चनाको ज्यान गयो र ICC world cricket league division थ्रीमा नेपालले आज युगण्डाको सामना गर्दै आइपिएल क्रिकेटमा राजस्थान विरुद्ध बेङ्गलोर ब्याटिङमा We'll be right back. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहका सुरक्षा सल्लाहकार शिवशङ्कर मेननले आगामी मङ्सिरमा गर्ने गरी नेपालमा तयारी भइरहेको संविधान सभाको निर्वाचनका लागि सबै खाले सहयोग गर्न तयार रहेको बताउनु भएको छ चार दिने भारत भ्रमणमा नेतृत्वमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताको क्रममा उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र निर्वाचन गराउने वातावरण निर्माणका लागि खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभएको थियो करिब पचास मिनट भएको भेटवार्तामा नेपाल भारत सम्बन्ध आर्थिक लगानी राजनैतिक घटनाक्रम सुरक्षा ए माओवादी र भारतीय संस्थापन पक्षसँगको सम्बन्ध सुधार लगायतका सबै विषयमा सकारात्मक कुराकानी भएको बुझिएको छ सो अवसरमा नेपालको जलविद्युतको विकास विकास तत्कालीन ऊर्जा सङ्कट समाधान र लुम्बिनी विकासको लागि सहयोग गर्ने विषयमा छलफल भएको थियो भेटवार्तामा प्रचण्डले नेपालको भूमि प्रयोग गरी हुने भारत विरोधी गतिविधि कुनै पनि हातमा हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो यसबीच जनता जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले नेपालमा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन हुनै पर्ने भन्दै त्यसका लागि निर्वाचन चाहने दलहरूबीच सहमति गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ माओवादी अध्यक्ष प्रचण्ड यादवसँगको भेटमा उहाँले त्यस्तो सुझाव दिनुभएको हो यादवले निर्वाचन बिना नेपालको लोकतन्त्र बलियो हुन नसक्ने स्थायित्व र आर्थिक समृद्धि पनि प्राप्त हुन नसक्ने भन्दै जसरी पनि छिटो चुनाव गर्नुपर्ने बताउनुभयो भेटवार्तापछि अध्यक्ष यादवले आफूले भेटवार्तामा नेकपा माओवादीको निर्वाचन सम्बन्धी नीतिबारे चासो राखेको र कुनै दल नआउँदैमा निर्वाचन प्रभावित हुन नहुने निर्वाचन चाहने दलहरूलाई सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने स्पष्ट सुझाव दिएको जानकारी दिनुभयो राष्ट्रपति डाक्टर रामवरण यादव र नेपाली कंग्रेसका सभापति सुशील कोइराला बीच भेटवार्ता भएको छ बिहान राष्ट्रपति भवनसित निवासमा भएको छलफलमा समसामयिक राजनैतिक परिस्थितिबारे कुराकानी भएको छ उच्च स्तरीय राजनैतिक समितिका संयोजक समेत रहेका कोइराला दलहरूबीचको सम्वादहीनता र चुनाव मिति घोषणा लगायतका विषयमा परामर्श गर्न राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिनुभयो भेटमा डाक्टर यादवले राजनैतिक सहमति जुटाएर जान पनि सभापति कोइरालालाई सुझाव दिनुभएको थियो जवाबमा सभापति कोइरालाले आन्दोलनरत पक्षसँगको सम्पर्कमा आफू रहेको भन्दै सबैलाई निर्वाचनमा सहभागी हुने बात वातावरण मिलाइदिने बताउनुभयो वैशाख एक गतिदेखि उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व सम्हाल्नुभएका कोइरालाले चुनावी वातावरण बनाउन सबै दललाई सहमतिमा ल्याउने बताए पनि कुनै प्रगति भने हुन सकेको छैन अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले यो सरकार निश्चित काम पूरा गर्न करारमा नियुक्त भएको बताउनु भएको छ नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज आयोजना गरेको संचार दर्पण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री कोइरालाले उक्त कुरा बताउनु भएको हो सरकारको काम चाँडोभन्दा चाँडो निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने भएकाले निरन्तर रूपमा निर्वाचनको तयारीमा रहेको जानकारी दिनुभयो उहाँले दलहरूसँग सहमतिको वातावरण बन्दै गएको र यसलाई लिगलाई सफल बनाउन सरकार लागि परेको उल्लेख गर्दै अर्थतन्त्रलाई लेगमा ल्याउने जिम्मेवारी हाम्रो काँधमा छ सरकार बजेटको पूर्व सन्ध्यामा छ राजनैतिक प्रेरित नभई विकास निर्माणको पहलमा रहेको छ उहाँले भन्नुभयो वर्तमान सरकार गैर राजनैतिक भएकाले निर्वाचन नै यसको प्रमुख लक्ष्य हुने दोहोऱ्याउँदै मन्त्री कोइरलाले निर्वाचन सम्पन्न गर्न संसार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो अर्थमन्त्री शंकर प्रसाद कोइरलाले अनुदान रकम बढाउन एसियाली विकास बैङ्कसँग आग्रह गर्नु भएको छ आज नेपाल स्थित एडिबीका राष्ट्रिय निर्देशक कोसिनी योको यामासँगको भेटमा कोइरालाले उक्त आग्रह गर्नु भएको हो उहाँले अनुदानको साटो ऋणको भार मात्र बढ्दै गएकोमा एडिबीसँग गुनासो गर्नुभयो योजना आयोगका पदाधिकारीहरूले राजीनामा दिएपछि एडिबीले लगानी गरेका योजना आयोजनाको भविष्य के हुने भन्ने एडिबी अधिकारीको जिज्ञासामा कोइरलाले यसको व्यवस्था व्यवस्थापन सरकारले गर्ने भएकाले त्यसप्रति चिन्ता नलिन सुझाव दिनुभयो मोहन वैद्य नेतृत्वको तेत्तिस दलीय मोर्चाले आज भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्नुका साथै विराटनगरमा खोलिएको भारतीय कार्यालय हटाउन ज्ञापन पत्र बुझाएको छ दिउँसो दुई बजे जुलुस जुलुसहित तेत्तिस दलका नेता कार्यकर्ता भारतीय दूतावास अगाडि पुगेका थिए त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बीच धकेला धकेल समेत भएको थियो तर प्रहरीले सामान्य अवरोध गर्न खोजे पनि अन्तत दूतावासका कर्मचारीले एक पन्ने ज्ञापन पत्र बुझेका थिए पाँच वर्षदेखि भारतले विराटनगर नगरमा खोलेको कार्यालय अवैध भएको भन्दै तेत्तिस दलले त्यसलाई हटाउनु पर्ने माग दूतावाससँग राखेका छन् सो कार्यालय हटाउन नेपाल सरकारले भारतीय दूतावासलाई पत्रचार गर्दा समेत अहिलेसम्म भारतले हटाएको छैन सो भारतीय कार्यालय विराटनगरबाट पर्ने माग जायज रहेको धारणा पूर्वाञ्चलका सरकारी अधिकारीहरूले समेत व्यक्त गर्दै आएका छन् सरकारले साउन एक गतेदेखि दुई रङको सिलिन्डर कानूनमा ल्याउने तयारी गरिएको बेला नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ महासंघ र ग्यास उद्योग संघका प्रतिनिधिले वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर प्रसाद कोइरालालाई भेटेर रंगको सिलिन्डर कार्यान्वयनमा जटिलता रहेको भन्दै विरोध जनाएका हुन् दुई रङको सिलिन्डर कार्यान्वयन गर्ने सरकार निर्णय सरकारकै लागि प्रत्युत्पादक भएको बताउँदै व्यवसायले अन्य भरपर्दो विकल्प खोज्न सरकारलाई आग्रह गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कार्ड वितरणमा स्थानीय निकायको सिफारिसलाई आधारपत्र बनाई ठगी नियन्त्रण गर्न सकिने व्यवसायहरूको सुझाव छ अर्थ र उद्योग मन्त्री समेत रहेका कोइरालाले सरकारवालासँग छलफल गरेर औद्योगिकका माग सम्बोधन गर्ने आश्वासन दिनुभयो उहाँले सरकारी निर्णय कार्यान्वयनमा सघाउन उद्यमीहरूलाई आग्रह समेत गर्नुभयो यसअघि सरकारले निजी क्षेत्रलाई ग्यासको कारोबार गर्न दिने निर्णयको समेत महासंघले विरोध गरेको थियो सरकारले भएका उद्योगीहरूलाई समाप्त गरी सीमित व्यवसाय पोस्न हजुवाको भरमा ग्यासको कारोबार निजी क्षेत्रलाई गर्न दिने निर्णय गरेको महासङ्घले आरोप लगाएको थियो शिक्षा मन्त्रालयले देशका विभिन्न ठाउँमा पाठ्य पुस्तकको अभाव भइरहेको समस्यालाई सम्बोधन गर्न सबै जिल्ला शिक्षा कार्यालयलाई दैनिक रूपमा विवरण बुझाउन निर्देशन दिएको छ शैक्षिक सत्र सुरु भइसक्दा पनि कतिपय ठाउँमा विद्यार्थीहरूले पाठ्य पुस्तक नपाएको गुनासो आइरहेका छन् जिल्लामा के कति पाठ्य पुगेको छ र के कति अभाव भएको हो भन्ने बारे सरकारी निकायमा पर्याप्त सूचना नहुँदा समन्वयमा समस्या भएकाले नियमित अपडेट गराउन मन्त्रालय मातको शिक्षा विभागले यस्तो निर्देशन दिएको हो मन्त्रालय विद्यालयका सहप्रवक्ता डाक्टर रोजनाथ पाण्डेले विगत वर्षको तुलनामा यस वर्ष पाठ्य पुस्तक अभाव कम भए पनि समस्या कायम रहेकाले सुधारका लागि विभिन्न तयारी भइरहेको बताउनुभयो उहाँले जनक शिक्षा सामग्री केन्द्रको नयाँ व्यवस्थापनलाई अर्को वर्षका लागि अहिले नै आफ्नो व्यापारिक र खरिद सम्बन्धी विस्तृत योजना प्रस्तुत गर्न पनि निर्देशन दिएको जानकारी दिनुभयो शिक्षा सेवा आयोगको परीक्षाका लागि चितवनमा परीक्षा केन्द्र तय गरिएका छन् जिल्ला परीक्षा समितिको बैठकले परीक्षा तय गरेको हो सबै परीक्षा केन्द्रहरू भरतपुर नगरपालिका भित्रका विद्यालयहरूमा केन्द्रित गरेको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव भक्त बहादुर सेन्चुरीले जानकारी दिनुभयो जेठ नौ गते हुने माध्यमिक तहका परीक्षाका लागि पाँचवटा जेठ दस गते हुने निम्न माध्यमिक विद्यालयका लागि तेह्रवटा र जेठ एघार गते हुने मावि जेठ एघार गते हुने प्राथमिक विद्यालयका लागि उन्नाइसवटा परीक्षा केन्द्र तय गरिएका छन् उनातिसजना माध्यमिक तहका शिक्षाका लागि एक हजार छयानब्बे छयालिसजना निम्न माध्यमिक विद्यालय तहका लागि तीन हजार दुई सय दस र एक सय उन्नाइस प्राथमिक तहका शिक्षाका लागि चार हजार आठ सय पाँच परीक्षार्थीहरू सहभागी हुँदैछन् परीक्षा केन्द्र तय गरिए पनि केन्द्राध्यक्ष र निरीक्षकहरूको व्यवस्था भने अझै गरिएको छैन जिल्ला प्रशासन कार्यालय चितवनले कार्यालयमा पुग्न नसकी सेवाबाट वञ्चित भएका नागरिकलाई सेवा दिने उद्देश्यले विकट गाविस कोराकबाट एकीकृत घुम्ती शिविर सुरु गरेको छ स्थानीय चन्द्रबहादुर चेपाङलाई नागरिकता दिएर चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गिलालले शिविरको उद्घाटन गर्नुभयो चितवनको चेपाङ बस्ती रहेको विकट कोराक र लोथर गाविसलाई लक्षित गरी कोराकको थाकटारमा रहेको निम्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ शिविरमा नौ प्रकारका सरकारी सेवा प्रदान गरिएको छ शिविरमा नागरिकता वितरण फोटोसहितको मतदाता नामावली संकलन पशु स्वास्थ्य सेवा स्थानीयको स्वास्थ्य सेवा अपाङ्गता भएकाहरूलाई परिचय पत्र वितरण खानेपानी सम्बन्धी सचेतना लगायतका सेवा शिविरमा उपलब्ध गराइएको छ गाउँबाट नागरिकता र मतदाता नामावली दर्ता र अन्य विभिन्न प्रकारका सरकारी सेवा पाएपछि चेपाङहरू खुसी भएका छन् शिविर भोलिसम्म चल्नेछ थाकलटारमा शिविर सञ्चालन गरेपछि उन्नाइस बिस र एक्काइस गते खैरनीमा शिविर सञ्चालन गर्ने भएको छ त्यस्तै दोस्रो चरण अन्तर्गत शक्तिखोर दहाकानी शिवनगर मेगोली र माडीको बगै र बसन्तपुरमा पनि घुम्ती शिविर सञ्चालन गरिनेछ पूर्वी चितवनको रत्नगरमा एउटा रियल जुसमा लेदो भेटिएको छ रत्नगर आठ शुभ प्रभात टोल बस्ने रेशम श्रेष्ठले स्थानीय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो हिजो साँझ सो पसलबाट किनेर खान लाग्दा घुनाएपछि हेर्दा लेदो मिसिएको पाइएको श्रेष्ठले बताउनुभयो यसअघि पनि रत्नगरका केही पसलमा लेदो मिसिएको जुस भेटिएको थियो यसमा फ्याक्ट्रीको पहिलो कमजोरी भए पनि प्रभावकारी अनुगमन आउँदा पटक पटक पेय पदार्थ लगायत अन्य दैनिक उपभोग्य वस्तुमा मिसाट हुने गरेको नागरिक सरकार मञ्च रत्नगरका सदस्य ज्ञानेन्द्र राज पाण्डेले बताउनुभयो यसबीच लेदो मिसिएको जुसको सम्बन्धमा आज मञ्चले जिल्ला प्रशासन कार्यालयको ध्यान आकर्षण गराएको छ जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले जुस उत्पादन कम्पनीलाई कारवाही गर्न माग गरेको छ उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी उत्पादक कम्पनीले मनमानी गरेको भन्दै मञ्चले उपभोक्ता स्वास्थ्यमा सजग रही आवश्यक काम कारवाही गराउन माग गरेको हो ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी उत्पादन भएको पेय पदार्थका उत्पादकलाई कारवाही गर्न आवश्यक कारवाही अगाडि बढाइने बताउनुभयो रौतडको शिवनगर गौर सडक खण्डको झुनखुनुवा चोकमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ पछाडि बसेका एकजना गम्भीर घाइते भएका छन् सरलाईको मलङ्गबाट सदरमुकाम गौर जाँदै गरेको ना तीन ख एक्काइस बिस नम्बरको कृष्ण ट्राभल्स बसले झुनखुनुवा चोकमा डिएल चार एसबिजे छ छ दुई नौ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा देवाई गाविस आठ करुणिया टोलका पैँतालिस वर्षीय शेष अवल अबु लैसको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ मोटरसाइकल पछाडि बसेका अबुलेसका बुबा शेष दाउद गम्भीर घाइते भएका छन् घाइतेलाई थप उपचारका लागि बेरिगन्ज पठाएको एसपी गोविन्द राम परियारले जानकारी दिनुभयो घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने बसमा तोडफोड गरेका छन् माटोको ढिस्कोले पुरेर उदयपुर जिल्लामा एकजना महिलाको मृत्यु भएको छ घर लिपत गर्न रातो माटो लिन गएकी त्रिवेगा नगरपालिका तेह्र चुहाडेकी बाहन्न वर्षीय कुन्ता देवी पौडेलको आज ढिस्कुले पुरेर मृत्यु भएको हो शुक्ला स्थित खोरियामा माटो खन्ने क्रममा एक्कासी माथिबाट झरेको ढिस्कुले पुरेर उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिनुभयो आज पनि नेपाली बजारमा सुनचाँदीको भाव स्थिर रहेको छ नेपाल सुनचाँदी व्यवसाय महासंघले आजको लागि आइतबारकै भाव कायम गरेको जनाएको छ आज छापावाला सुन्तोलाको बाहन्न त्रिपन्न हजार रुपियाँमा कारोबार भएको छ भने तेजाबी सुन तोलाको बाहन्न हजार सात सय पचास रुपियाँमा कारोबार भएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव स्थिर रहन गएपछि नेपाली बजारमा पनि सुनको भाव स्थिर रहन गएको महासंघको भनाइ छ त्यस्तै चाँदीको भाव पनि आज कुनै परिवर्तन नभएपछि तोलाको नौ सय दस रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं संविधान सभाको निर्वाचनको मिति तोक्न सरकार आतुर रहेको भन्ने मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको भनाइप्रति तपाईँको विचार के छ ए आतुर भएको भए किन ढिला हुन्थ्यो बे दलहरूलाई आश्वासन र से कुरा मात्र तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए आतुर भएको भए किन ढिला हुन्थ्यो भन्नेमा तेत्तिस प्रतिशत बे दलहरूलाई आश्वासन भन्नेमा चौबिस प्रतिशत र से कुरा मात्र भन्नेमा त्रिचालिस प्रतिशत मत व्यक्त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 मोबाइल पचास सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचारहरू सिरियाको राजधानी दमस्कसमा प्रधानमन्त्री वाइल अल हलाकीलाई लक्षित गरी कार बम विस्फोट गराइएको छ प्रधानमन्त्री हलाकी भने सकुशल रहेको बुझिएको छ सरकारी टेलिभिजनका अनुसार हलाकीको टोलीलाई लक्षित गरी गराएको विस्फोटमा अरू थुप्रै हताहती भएका छन् बेलायतका लागि काम गर्ने सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले प्रधानमन्त्री हलाकीको सुरक्षा गार्डको मृत्यु भएको जनाएको छ सिरियाका अधिकारीहरूले पार्किङमा राखेको कारमा विस्फोट गराएको जनाए पनि विस्फोट आत्मघाती थियो वा पहिल्यै कारमा राखेको थियो भन्ने बारे खुल्न नसकेको बिबिसीले जनाएको छ उता पाकिस्तानको उत्तर नगर र पेसावर आज एक आत्मघाती बम आक्रमणकारले आफ्नो मोटरसाइकल एक बसमा जुदाउँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ भने पैँतालिसजना घाइते भएका छन् पाकिस्तानमा मे एघारमा आम निर्वाचन हुने भएको छ भने अप्रेल एघारदेखि राजनैतिज्ञ तथा राजनैतिक दलहरूलाई लक्ष्य गरी गरिएको आक्रमणमा छपन्न व्यक्तिको मृत्यु भइसकेको छ आजको आत्मघाती आक्रमणमा नगर प्रशासनका वरिष्ठ अधिकारी साहिब जादा अनिसलाई लक्ष्य बनाइएको थियो जहागिर आबादमा विस्फोट हुनु केही अगाडि उनी सो स्थानबाट गएका थिए प्रहरी अधिकारी मोहम्मद फैजलले आत्मघाती आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र अन्य जना घाइते भएको जानकारी दिएका छन् यता टुप्पीको मद्दतले झुन्डेर नदी पार गर्ने क्रममा गिनिज ओल्ड रेकर्डधारी स्टनम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ उनी सिलगढी नजिकैको सिबोक कोरेनेस ब्रिजको टिस्टा नदी पार गर्ने प्रयास गरेका थिए चार सय फिट लामो केवल पैँतालिस फिट उचाइ थियो र राय घिर्नीमा आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए उनको स्टन्ट आफ्नो क्यामेरामा कैद गर्न आएका स्थानीय फोटोग्राफरलाई सूत्रधारका अनुसार करिब तीन सय फिट दूरी पार गरेपछि राई अड्किए उनले निस्कने निकै कोसिस पनि गरे झण्डै तीस मिनटसम्म अड्किएपछि उनको शरीर चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् खेल समाचार बर्मुडामा जारी ICC world cricket league division थ्रीमा आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डाको सामना गर्दैछ खेल समरसेट क्रिकेट मैदानमा बेलुका सभा सात बजेपछि सुरु हुनेछ नेपाललाई अघिल्लो चरण प्रवेशका लागि युगाण्डालाई जित्नै पर्ने हुन्छ आफ्नो पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनको अन्तरले पराजित भएपछि नेपाल दबावमा देखिएको छ यता Indian Premier League IPL cricket प्रतियोगितामा अहिले रोयल च्यालेन्जर्स बेङ्गलोर र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ टस जितेर राजस्थानले फिल्डिङ रोजेपछि ब्याटिङमा तानेको बेङ्गलोरले चौध ओभरको समाप्तिमा तीन विकेट गुमाएर एक सय बाह्र रन जोडेको छ बेङ्गलोरका लागि अहिले विराट कोहली एकतिस र मोइसिस सुन्ना रनमा अभिजित रहेका छन् यसैबीच आज हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब प्रतिस्पर्धा हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक माओवादी अध्यक्ष प्रचण्ड भारतीय नेताहरूसँगको भेटघाटमा व्यस्त संविधान सभाको निर्वाचनका लागि सबै खाले सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार मेननको आश्वासन सरकार निश्चित काम पूरा गर्न करारमा नियुक्त भएको अर्थमन्त्री कोइरालाको भनाई अनुदान रकम बढाउन एसियाली विकास ब्याङ्कसँग कोइरलाको आग्रह चितवनको विकट गाविस खोराकबाट एकीकृत घुम्ती शिविर सुरु जुसमा लेदो भेटेपछि नागरिक सरकार मञ्चद्वारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यान आकर्षण सिरियाका प्रधानमन्त्रीलाई लक्षित गर्दै कार बम विस्फोट प्रधानमन्त्री भने सकुसलो पाकिस्तानको पेसाबारमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा आठजनाको ज्यान गयो र ICC world cricket league division थ्रीमा नेपालले आज युगण्डाको सामना गर्दै आइपिएल क्रिकेटमा राजस्थान विरुद्ध बेङ्गलोर ब्याटिङ गर्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो ध्रुवराज विदा भई नमस्कार अर्पण बुलेटिनको साथमा होटल स्टार बैंक विवाह होश या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे